संगीतकार गुरूङको स्वास्थ्य अवस्था बारे जानकारी दिन पत्रकार सम्मेलन हुँदै बैतडीका स्वास्थ्य कर्मी आन्दोलित अस्पतालको सेवा ठप्प गृहमन्त्रीलाई फिर्ता बोलाउन प्रधानमन्त्रीको दबाव एमाले भन्दैमा गृहमन्त्रीलाई नहटाउने माओवादीको अडान मलेसिया एयरलाइन्सको विमान अनियन्त्रित हुँदा केही यात्री घाइते आइएसले आफ्नै लडाकुलाई धमाधम मार्न थाल्यो र नेपाली राष्ट्रिय टोलीको युरोप भ्रमणको तयारी सुरु नेदरल्यान्ड टुरको तयारी थाल्न आइएसिसीको पत्र प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघास र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरबाट स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा वरिष्ठ संगीतकार अमर गुरूङको स्वास्थ्य बारे पछिल्लो जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन हुने भएको छ गएको छ दिनदेखि काठमाण्डुको ग्रान्डी अस्पतालमा उपचाररत संगीतकार गुरूङको स्वास्थ्य अवस्थामा स्वास्थ्य अवस्थाबारे चलखेलका हल्लाबारे स्पष्ट पार्न अस्पताल परिसरमै पत्रकार सम्मेलन गर्न लागि साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभएको छ श्वास प्रश्वासमा समस्या देखिएका वरिष्ठ संगीतकार गुणको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छनृ जिल्ला अस्पताल बैतडीको आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीलाई हिजो अपरान्न अब अभद्र व्यवहार गर्दै कालो मसु दलिएको घटनाको विरोधमा स्वास्थ्य कर्मीले अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् सेवा दिने स्वास्थ्य कर्मीको सुरक्षा नभएको भन्दै जिल्ला अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले बताएका छन् उनले ड्युटीमा रहेका डाक्टरमाथि दुर्व्यवहार भएकाले दोषीमाथि कार्यवाही नहुँदासम्म पारिने बताएका छन् यस्तै डाक्टर अवस्थीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै सोमबार स्वास्थ्य कर्मीहरूले जिल्ला प्रशासन कार्यालय गाडी नारा जुलुस गरेका छन् पेटमा सात महिनाको तीन महिनाका तीन बच्चा रहेको अवस्थामा हातखुट्टा सुन्निएर हिडडुल गर्न नसक्दा शनिबार जिल्ला अस्पताल बैतडीमा पुर्याएकी दश र चन्द नगरपालिका एक बल्यकी चौबिस वर्षीय हिरा जिल्लामा उपचार हुन नसकेर कैलाली रिफर गर्नुपर्दा डाक्टर अवस्थीले एम्बुलेन्स उपलब्ध नगराएको आरोप लगाएर आइतबार कालो मसु दलिएको थियो माओवादी नेता समेत रहेका गृहमन्त्री शक्ति बहादुर बस्नेतलाई फिर्ता बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् माओवादीले चाहे एमाले भन्दैमा गृहमन्त्रीलाई नहटाइने अडान राखेको छ गृहमन्त्री र प्रधानमन्त्री बीचको मनमुटाव बारे माओवादीका एक नेताले अनलाइन खबरसँग भने प्रधानमन्त्री गृहमन्त्री फेर्नु पर्यो भनेर दबाव दिए पनि हाम्रो पार्टीले आन्तरिक निर्णय नगर्दासम्म एमाले भनेकै आधारमा हटाइन माओवादीले माओवादी नेताको अनुसार कसलाई मन्त्री बनाउने वा नबनाउने भन्ने कुरा आफ्नो पार्टीले निर्णय गर्छ एमाले होइन आइतबार बिहान बलवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग गृहमन्त्री शक्ति बस्नेतको भूमिका बारे असन्तुष्टि पोखेका थिए आइतबार बेलुका बालवाटारमै बसेको एमाले स्थायी कमिटिको बैठकमा पनि गृहमन्त्रीले आफूलाई नटेरेको प्रधानमन्त्री ओलीले दुखेसो पोखेका थिए एमाले बैठक एमाले बैठकले प्रधानमन्त्रीसँग लिए मिलाएर काम गर्न गृहमन्त्रीलाई सम्झाउने निर्णय गरेको एमालेका एक नेताले बताएका छन् पछिल्लो समयमा सीडीओको सरुवा प्रकरणलाई लिएर गृहमन्त्री र प्रधानमन्त्रीबीच बीच मनमुटाव देखिएको छ विश्वबाटै लोप हुने अवस्थामा पुगेका पाठे बाघको संख्या पछिल्लो समयमा नेपालमा भने बढ्न थालेको छ बाघ संरक्षण गर्ने अभियान चलेपछि संख्यामा वृद्धि भएको हो तर पाठे बाघको चोरी सिकारी हुने क्रम भने कामै रहेको छ यसले बाघको संरक्षणमा चुनौती समेत देखिएको छ पछिल्लो समय नेपालमा बाघ संरक्षणका लागि गरिएका प्रयासहरूले बाघको संख्या वृद्धि हुन थालेको छ सन् दुई हजार तेह्रको बाघ सर्वेक्षण अनुसार चितवनमा एक सय बीस बर्दियामा पचास शुक्ला फाटा पर्सामा सत्र पर्सामा सात र बाँकीमा चारवटा गरी एक सय अन्ठानब्बेवटा पाठे बाघ रहेका छन् सन् दुई हजार सोह्रको बर्दियामा गरिएको बाघ अनुगमनबाट बाघको संख्या बढ्ने देखिन्छ बाँकी राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज थप प्रभावकारी बन्दै गइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताएका छन् बाजुरावासीले सरकारको संकलन सरकारले संकलन गरेको गरिबीको तथ्याङ्क गलत भएको भन्दै आपत्ति जनाएका छन् विक्रम सम्ब दुई हजार सत्तरी साल वैशाख महिनामा संकलित तथ्याङ्कमा वास्तविक गरीब छुटेको र जागिरे शिक्षक तथा अन्य अफिसहरू गरीबको नाममा अलिम्बा समेटिएको भन्दै बाजुरावासीले आपत्ति जनाएका हुन् स्थानीय विकास मन्त्रालय अन्तर्गतको एलजीसीडीपीका सामाजिक परिचालकहरूले जिल्लाको गरीब तथ्याङ्क संकलन गरेका थिए तर तथ्याङ्क संकलन गर्दा गरिबी गाविस सचिवसँग समन्वय नगरेकाले गलत तथ्याङ्क परेको गुदखाती गाविसका गाविस सचिव हास्य रोकाईले बताएका छन् बाजुरा जिल्ला मानव विकास सूचाङ्कमा चौरात्तरौं र गरिब जिल्लाका सूचीमा पचहत्तरौं स्थानमा छ प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले आज आफ्नै कार्यकक्षमा जिल्ला जिल्लास्थित संचारकर्मीहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन् गत शुक्रबार डडेलधुरा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी सिंहले जिल्लामा क्रियाशील पत्रकार संघको भेटघाटमा आफ्नो कार्यक्रममा सबै संघको समन्वयमा काम गर्ने बताएका छन् जिल्लामा सुशासन प्रवर्धनका लागि पत्रकारहरूलाई सूचनाको अधिकारको प्रयोग गरी तथ्य सत्य तथ्य कुरा बाहिर ल्याउन समेत प्रमुख जिल्ला अधिकारी सिंहले आग्रह गरेका छन् भेटघाट कार्यक्रममा पत्रकारहरूले जिल्लामा सूचनाको प्रभावमा सुधार आवश्यक रहेको सुझाव दिएका छन् यसै जिल्लाको समग्र विकासमा प्रशासनिक रूपमा खेल्नुपर्ने भूमिकाका विषयमा समेत पत्रकारहरूले सुझाव दिएका छनृ राष्ट्रिय सरसफाई सप्ताहको आज दोस्रो दिन डडेलधुरा जिल्ला सदरमुकामा वृहत सरसफाई र्याली निकालिएको छ बस पार्कबाट निकालिएको सरसफाई र्याली बाग बजार तुफान डाँडा हुँदै किर्तिपुरसम्म पुगेर समापन भएको थियो र्यालीसँगै बजार क्षेत्रमा सरसफाई गर्नुका साथै सम्बन्धित व्यापारीलाई सरसफाईका बारेमा जानकारी समेत प्रदान गरिएको छ स्थानीय विकास अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका प्रमुख तथा जिल्ला स्थित राजनैतिक दलका नेताहरू सहित नेपाली सेना सशस्त्र सशस्त्र प्रहरी र नेपाल प्रहरी समेतको टोलीले र्यालीसँगै सरसफाई गरेका हुन् लन्डनबाट क्वालालम्पुरतर्फको उडानका क्रममा मलेसिया एयरलाइन्सको एक विमान अनियन्त्रित हुँदा चौतिसजना यात्री घाइते भएका छन् उडानकै क्रममा प्रतिकूल मौसमका कारण विमानले नियन्त्रण नियन्त्रण गुमाएको जनाएको छ यस क्रममा केही यात्री सामान्य घाइते भएको मलेसिया एयरलाइन्सले जनाएको छ तीन सय अठहत्तर यात्री र चालक दलका सदस्य सवार ए तीन सय एयर एयरबस आइतबार मंगलबार बंगलाको खाडीमाथि आइपुग्दा प्रतिकूल मौसमका कारण अनियन्त्रित भएको हो विमानमा हलचल भएपछि उछिटिएर जना यात्री घाइते भएको जनाएको छ अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएसले आफ्नै लडाकुलाई धमाधम मार्न थालेको छ आइएसले अमेरिकी गठबन्धनलाई आफ्नो सूचीमा उपलब्ध गराएको आरोपमा लडाकुहरूलाई मृत्युदण्ड दिएको हो यस्तो आरोपमा कम्तीमा पनि अडतिस लडाकुलाई मृत्युदण्ड दिएको समाचार एजेन्सीहरूले जनाएका छन् पश्चिम सेनालाई गोप्य जानकारी उपलब्ध गराएको आरोपमा आइएसले आफ्नो लडाकुमाथि कार्यवाही थालेको छ कार्यवाहीका क्रममा अडतिस जनालाई मृत्युदण्ड दिएको छ भने अन्य केहीलाई कैद गरेको छ केही लडाकु लडाकुलाई भने निकै क्रुतापूर्वक हत्या गरिएको बताएको छ यसले जासुसीको आरोपमा मृत्युदण्ड दिने क्रममा एसिड खन्याएर लडाकुको हत्या गरेको छ अफगानिस्तानको हेलबन्ड प्रान्तमा भएको आक्रमणमा एकजना अमेरिकी फोटो पत्रकारको मृत्यु भएको छ अमेरिकाको नेशनल पब्लिक रेडियोले दक्षिण अफगानिस्तानमा विद्रोहीले थालेको एम्बुलेन्समा परेर फोटो पत्रकार डेभिड गिलिपके र उनका अनुवादक जबी उल्लास तमन्नाको मृत्यु भएको जनाएको छ उनीहरू सेनासँगै त्यहाँ पुगेका थिए उनीहरू चढेको गाडीमा विद्रोहीले गोलाबारी गरेको र त्यसपछि आग लागि भएको बताएको छ आक्रमणमा गाडी चालक अफगान स्थानीय सेनाको समेत मृत्यु भएको छ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाल राष्ट्रिय टोली युरोप भ्रमणको तयारी थालेको छ नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि नेपाली क्रिकेट आइसिसीले आफैले हेर्ने हेर्न थालेको छ र उसले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न निलम्बित क्यानकी कार्यकारी अधिकृत सिइओ भावना घिमिरेलाई निर्देशन दिएको छ आइसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डरसनले क्रिकेट संघको निर्वाचित समिति तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद राखेपालाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सीईओ घिमिरेलाई दिएको उल्लेख छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संगीतकार गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन हुँदै बैतडीका स्वास्थ्य कर्मीले कर्मी आन्दोलित अस्पतालको सेवा ठप्प गृहमन्त्रीलाई फिर्ता बोलाउन प्रधानमन्त्रीको दबाव एमाले भन्दैमा गृहमन्त्रीलाई नहटाउने माओवादीको अडान मलेसिया एयरलाइन्सको विमान अनियन्त्रित हुँदा केही यात्री घाइते आइसीले आफ्नो लडाकुलाई धमाधम मार्न थाल्यो र नेपाली राष्ट्रिय टोलीको युरोप भ्रमणको तयारी सुरु नेदरल्यान्ड टुरको तयारी थाल्न आइसिसीको पत्र हवस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्राविधिक मित्र आशिषलाई धन्यवाद भन्दै समाचार बुलेटिनबाट म पनि आज्ञा चाहन्छु नमस्कार